नमस्ते साथी तपाईँलाई तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको छ सय एकौं भागमा र तपाईँलाई स्वागत गर्दछु है तपाईँलाई नै धेरै माया गर्ने अनि चटपटे साथी सविताले अनि तपाईँको यो चटपटे साथी सवितासँगै हेलो वाट्सअप भन्दै म तपाईँको आफ्नै बेस्ट फ्रेन्ड आयुष पनि आइपुगेको छु अनि मेरो कुलकुल फ्रेन्ड तपाईँलाई हट हट बनाउनको लागि चाहिँ आज के पस्काउँ त भन्नुहोस् त लौ आयुष भोज बतेरमा आएको जस्तो के पस्को भनिरहेको नि साथीसँग मनका कुरा नगरिकन <laughs> लौ मेरो कुरा कस्तो नबुझेको क्या तिमीले अब मैले आजको कार्यक्रममा के के कुराहरूबाट सुरुवात गरौँ भनेर भन्न खोजेको त ए दिमागै छैन क्या तिम्रो कस्तो कुरा नबुझेको हेर्नुहोस् साथी अब के गर्नु त आफू पर्यो सोझी मान्छे अनि सोझी मान्छेको दिमाग हुँदैन कस्तो मान्छे हेर न अब दिमाग त भइहाल्छ नि आयुष तिमी आफू यस्तो घुमाउरो कुरा गर्छौ कताबाट बुझ्नु त मैले ल ल अब सिधा सिधा स्ट्रेट फरवर्ड कुरा गर्छु ल भन ल ल बरु साथी अङ्ग्रेजी महिनाकै नयाँ वर्ष भए पनि कस्तो भयो त तपाईँको नयाँ वर्ष के के गर्नु भयो साथी तपाईँले अब कस्तो कुरा गर्छ हेर्नु साथी अब इङ्ग्लिस न्यु इयरमा कुल कुल हाम्रो फ्रेन्डहरूले त पक्कै पनि रमाइलो गर्नुभयो होला नि होइन र बरु तिमीले पो के गर्यो त्यो भन न हाम्रो साथीहरूलाई मैले त हेर टन्न डान्स गरेँ अनि क्या मेरो बोसो सोचो घटेको छ म स्लिम भयो क्या <laughs> ओ आयुष तिमीले पो नाचेको भनेपछि त सबैजनाको भागा भाग भयो होला होइन के भागा भाग हुनु मान्छे झन् हेर्न हेर्न लौ हेर त आयुषले कस्तो राम्रो नाच्यो भनेर <laughs> र मैले नाचेको देखेर त कतिजनाले मेरो तारिफ पनि गरे बुझ्यो के बुझ्यो अब यस्तो कुरा त के बुझ्थ्यो र तिमीले उसलाई नाच्न आउँदैन क्या अरे साथी नाच्यो भने त हेर्नुहोस् आँगन टेरो भन्दा नि यस्तै हो यो सविताले नाचेको ल ल भयो आयुष तिमीले मैले नाचेको देखेकै छैन क्या म नाचे देख्यो भने तिमी दङ्ग यस्तो अब नाटक सुनौ होइन अनि तिमी नाच म हेर्छु त्यस्तो भन्न पाइन्छ कि लौ आयुष बरु यो आयुषको कुरा के सुन्नु साथी हामी नै सुनौँ न आजको समिराको कथा ल ल समिराको कथा चाहिँ सुन्दै गरौँला बरु यो सविता छमछमी नाचेको म हेर्दै गर्छु तपाईँ त कथा सुन्नुहोस् है साथी जानु कति दिजु हजुरलाई यसरी चिटिक्क परेर घर पर्छ र बिहे भोज खान जान लागेको जस्तो गरेर अनि के त यतिका वर्षपछि माइत जाँदैछु यसो श्रृङ्गार पटार त गर्नु पर्यो नि होइन र समीरा खै के हो भन्नु के होइन भन्नु मलाई पनि तपाईँसँग घर जाने कत्रो धोको थियो दिजु अब धोको मात्रै भएर हुन्छ र भने जाँच आउँदैछ कि तेरो राम्ररी बसेर पढ फेरि जाँच सकिना साथ मलाई म घर पठाइहाल्छु नि हुन्न र अब हुन्छ त भन्नु परिहाल्यो नि तर पनि आमा बाबालाई कस्तो भेट्ने रहर थियो मेरो ए बाबा मैले भने नि तेरो जाँच सकिना साथ तलाई घर फर्काउने बन्दोबस्त तु मिलाइहाल्छु भनेर बरु जाँचको लागि राम्ररी तयार गर्नु नि तर पनि दिजु तपाईँ भएन भने त म बोर हुन्छु नि एक हप्ता के गरेर बस्ने म आफै भन्नुहोस् त के गरेर बस्ने रे अघि यतिका कुरा भनेको सुनिनस् राम्ररी जाँचको लागि तयारी गर्ने र जाँच दिने फेरि त कहाँ एक्लै हुन्छ भिनाजु पनि त भइहाल्नुहुन्छ नि घरमा होइन के भिनाजु हुन्छ भनेको के हुनु नि तपाईँ कि प्यारी साली नानी म भएन भने एक्लै हुन्छ रे क्या त्यसैले तपाईँ भइहाल्नुहुन्छ नि भने कि नि समिरा समीरा के हो दिदी भयो भने चाहिँ रमाइलो हुने भिनाजु भयो भने चाहिँ बोर हुन्छ तपाईँलाई होइन मैले त्यस्तो भनेकै होइन के योगेश भिनाजु मैले त खालि हजुर घर ढिला आउनुहुन्छ अनि म एक्लै के गरेर बस्ने होला भनेर पो सोचेको त ए त्यसो पो लौ त त्यसो भए तिम्रो दिदी माइतबाट नफर्कुन्जेलसम्म म घर छिटो छिटो आउँछु अनि साली भिनाजु दुवैजना मिलेर मिठो मिठो खाने अनि टिभी हेर्ने हुन्न हुन्छ हुन्छ भिनाजु के रे मिठो मिठो खाने अनि टिभी हेर्ने रे अनि पढाइ चाहिँ कसले गर्छ जाँचको लागि म यहाँ अब पढाइ भन्ने कुरा त भइरहेको छ नि होइन र भिनाजु हो नि समीरा नानी भने खै यही कुरामा दिनु त ताली लौ मिलिहाल्यो नि साली भिनाजुको कुरा दुबई जान हाउडे मिलेर बस्नुहोस् है त एक हप्तालाई अब हस् म्याडम बरु जानुका तिम्रो सामान यति मात्रै हो र अब एक हप्ता माइत जाँदा एक ब्याग लुगा त हुन्छ नि जिन्दगी भर जाने भए पो सबै लुगा पोको पारेर लग्ने कुरा हुन्थ्यो <laughs> अनि तिमीलाई जिन्दगी भर जान चाहिँ कसले दिन्छ कसले दिन्छ चाहिँ थाहा भएन तर यसरी नै वाद विवाद गर्ने हो भने चाहिँ मेरो बस छुट्छ र आज म माइती जान पनि पाउँदिन त्यही त दिजु तपाईँको बस त एक घन्टामा लाग्छ होइन र हो त ल ल बरु म तिमीलाई सरर बाइकमा बस स्टपसम्म पुर्याइदिन्छु जाम बरु जाम हुन्छ हुन्छ अँ सुन्छ मिरा राम्ररी बस है हुन्छ आज त राम्रो आइहाल्छ नि ल ल बरु अलिकति रक्सी थपिदिए त सकिहाल्यो यार हाल्नै पाएको छैन ल ल खोइ ग्लास यताले त ल खाने त्यस्तै होइन कि रक्सी पनि पखे पखे एकछिन पखे योगेश मिनाजु खाना खाने हो अब होइन समिरा तिमी खाँदै गर न हामी पछि खान्छौ के हवस् मिनाजु गुड नाइट ल ल ल गुड नाइट है राम्रोसँग सुत हवस् क्या हो योगेश तेरो नानी त हलक्कै बढेकी रहेछ नि त अनि के त बाह्रमा पढ्दैछ अहिले हलक्क त बढिहाल्छ नि यार त्यो पनि हो आजकलका केटाकेटीहरू तर मान्नै पर्छ यार तेरो साली समिरा चाहिँ हट्छ यार हट्छ <laughs> साले रक्सी लागेको छ त्यसैले छाड्छु नत्र त तागत भाँचिदिन्थ्यो तेरो साली हो यार साली त्यो त मेरो साली हो के मेरो बुढीको बहिनी अनि के भयो त उखान सुनेको छैनस् साली आधा घरवाली ए साली चुप नखरा होइन यार सिरियस कुरा गरेँ मैले तैँले त समिरालाई तेरो घरमा राखेको छस् कलेजमा भर्ना गरेर पढाइरहेछस् अब उसलाई जे जे चाहिन्छ त्यो सबै कुरा पुरा गरिदिइरहेछस् अनि यति गरिसकेपछि त्यो समिरामाथि तेरो हक लाग्छ कि नै भन् त ए यार के कुरा गरे यस्तो यो त होइन तेरो रक्सी चाहिँ बोल्दैछ है बुझिस् होइन योगेश सोझो मनले सोचेर कहाँ हुन्छ यार भन त तैँले तेरो चालीमाथि यति धेरै लगानी गरेछस् त्यो लगानी बापत पनि त तँलाई खुसी पार्ने त्यसको जिम्मा होइन त भन्दा आफै त तर ल तर न सर राम्ररी सोच के योगेश राम्ररी सोच अहिलेको जमानामा यसरी अरूको लागि यति धेरै काम कसले गर्छ भन त आफै फेरि तँ सोझो छस् क्या मलाई यसरी घरमा साली पालेर रात दिन मोज मस्ती त धेरैले गरिरहेछ नि न बकवास कुरा नगर्ने के खै फेरि अलिकति थप्छ रक्सी गिलास जितिसक्यो अलिक थपौँ ल ल थपौँ थपौँ तर सोच है राम्ररी सोच सालीसँग कुरा अगाडि बढाउने हो भने चाहिँ आजको जस्तो ठिक समय चाहिँ अरू दिन हुँदैन है भाउजू पनि माइत जानु भएछ रात पनि चिसो छ कुरा बुझिन साले यस्तो ननभेज कुरा गर्न खुब आउँछ है तँलाई खै थप रक्सी थप बरु सोच न यार सोच योगेश रक्सी थपो क्या तेरो साथी हुँ पो तेरो भलाइको लागि भन्दैछु त अब आजको रात रङ्गिन गर्ने हो भने केही कदम चाल्नु पर्यो यार हलक्क बढेकी सालीको मनमा पनि त भिनाजुप्रति माया अनि माया भन्दा धेरै कुरा हुन सक्छ नि <laughs> बिस्तारै बिस्तारै फेरि उठ्ला तेरो साली अँ यहाँ बरु सुन त त्यो समिराको हात समात समात न समाते समाते अब के गर्ने भन्न बिनाजु के गर्नुभएको के लाग्नु गर्न लागेको होइन क्या बुझ्यो गर्ने हो क्या साइल नानी गर्ने हो अनि अनि यो यो मान्छे को हो भिनाजु होइन होइन को यो मान्छे मिलन के मिलन तिमीसँग मिलन गर्न आएको नि मिलन होइन अहिले किन मेरो हातमा बाँधेको सरी किन हात बाँधेको मेरो कोही छाड्नुहोस् मलाई छाड्नुहोस् भनेको <laughs> छाड्ने छाड्ने त कुरै आउँछ समीरा नानी ल अब ज्ञानी भएर चुप लागेर हामीलाई हाम्रो हामीलाई हाम्रो काम गर्न देऊ त प्लिज <laughs> बाबु छाड्ने त कुरै आउँदैन सबै नानी ल अब ज्ञानी भएर चुप लागेर हामीलाई हाम्रो काम गर्न देऊ त नानी के भयो किन कुरा गरिरहनु भएको अनि अनि कसरी कुरा गर्नु त साइना नानी त्यसरी माया कुरा गर्दा त भएन भने कसरी कुरा गर्ने भन त भयो कुरा मात्रै किन मायाले अरू कुरा पनि गर्ने होला नि के कुरा मात्रै गरेर बसिरहने सही हो यार सही हो खै खै आउ त समीरा बिहाजुका त बिहाजुका होइन नगरौँ भने होइन नगरौँ भने ए तिमी पनि तिमी त मेरो साली नि माथि त मेरो हक लागिहाल्छ नि त्यही त भने अब तेरो साली मेरो पनि साली हो यार हो तेरो हक लागेपछि मेरो हक पनि लाग्छ होइन त यो एकदम हो मिलन हो हेर समीरा तिमी जति कराउँछौ त्यति नै जबरजस्ती गर्छु म त तिमीसँग मैले भनेको खुरु खुरु मान बिन्ती छ बिन्ती छ मलाई चार मैले के भिकार दिएको छु र तपाईँको यसरी म माथि जबरजस्ती गर्न लाग्नु भएको के बिगार दिएको छु रे तिमी यति राम्रो हुनु नै गल्ती हो क्या म यहाँ बरु खोइ त तिमीलाई कोमल शरीरको स्पर्श गर्न देऊ त मलाई समात्न समात्न त्यसलाई नाइ भनेर मेरो मलाई अझ नजलाउनु समीरा मै त मै के हो मान्दो उसको मुख ल मुख सुने मैले मुख सुने अब बचाउ बचाउ मुख सुनेपछि ल ल थुनिदिए यसको मुख अब अब के गर्ने ए मिलन त अब के गर्ने त्यो पनि तँलाई सिकाउनु पर्छ बरु पहिले तँ त्यसपछि म गर्छु ल यार ल साली त आधी घरवाली होइन र सालीज्यू अब नायो भनेर हुन्छ र अब तँलाई कसैले बचाउन सक्दैन तैँले त तेरो दिदीलाई यो कुरा भन्यो भने पनि विश्वास गर्दैन किन थाहा छ किनकि म उसको श्रीमान हो श्रीमान <laughs> अनि श्रीमानले कहिले यस्तो गल्ती गर्न सक्दैन क्या अनि यो कुरा चाहिँ तैँले बाहिर कसैलाई भनिस् भने तेरो यो कोमल कोमल घाँटी छ नि बोटालेर मारिदिन्छौ बुझ साली नानी त समाचार जे समाजदार बरु कति कुरा गर्नु कोही मिलन समीरको पाइन्ट छ नि पाइन्ट पाइन्ट तल त नाइ भनेर हुन्छ आहा कच्ची मजा आहा हे भगवान् अब म के गर्ने मेरो मेरो आफ्नै भिनाजुले मेरो इज्जत लुट्यो म अब कहाँ जाने कसलाई भन्ने दिदीलाई भन्यो भने त के के दिदीले मेरो विश्वास गर्नुहुन्छ होला र अह गर्नुहुन्न विश्वास मेरो फेरि म जस्तो बलात्कार भएको केटीको विश्वास कसले गर्छ कसैले गर्दैन अब म बाँच्न चाहन्न म बाँच्न चाहन्न किनकि म म अब कसैको सामु मुख देखाउने लायक छुइनँ हो म मर्छु अब म मर्छु म यही फ्यानमा झुन्डेर मर्छु हो हो म आफूलाई घृणा गर्छु र आफूले आफूलाई अप्नाउन सक्दिनँ भने अरूले कसरी अप्नाउँछ कसरी अप्नाउँछ मलाई म मर्छु यो खलङ्कलाई अहिले नै अन्त गर्छु बरु मर्छु मर्छु समिरा समिरा यो के गर्नु आँटेकी तल झर भने तल झर भने के तैँले मलाई तपाईँ त हिजो नै घर जान्छु भनेर जानुभएको होइन र हो घर जान्छु भनेरै गएको तर घर जाने बाटो बिग्रेकोले गर्दा जान पाइनँ त्यसैले सरासर घर आएँ तर घर आएर राम्रै भयो यो यो के भयो यो सब के हो नानी भन कसले तपाईँ किन बोल्दैनस् मलाई मर्न दिनु जानेको दिदी मलाई मर्न दिनु मर्न दिनु रे होइन के भन्दैछस् त यो अनि यो यो तेरो लुगा कसरी च्यात्यो ह होइन के भएको हो के भएको थियो यहाँ समिरा यो त तेरो लुगामा रगत त रगत होइन बोल न बोल केही त बोल केही भएको छैन दिदी केही भएको छैन होइन होइन तेरो भिनाजु कहाँ छ न कहाँ गएको तेरो भिनाजु योगेश योगेश बिन्दी जानु गयो दिदी बिनाजुलाई केही नभन्नु बिनाजुलाई यहाँ नबोलाउनु बिनाजुलाई यहाँ नबोलाउनु रे होइन के भयो तेरो त अनुहार र जिउमा पनि घाउै गाउँ छ नानी त माथि कसैले हातपात त गरेन म पुलिसलाई फोन गर्छु दिदी पुलिसलाई फोन नगर्नु हाम्रो हुन्छ दिदी हे त माथि कसैले हातपात गरेको हो भने त यो बारे पुलिसलाई भन्नै पर्छ यो बारे चुप लाग्नु हुन्न समिरा खै म अहिले नै पुलिसलाई फोन गर्छु दिदी पुलिसलाई कुरा भन्नु भने उहाँले मलाई मार्नुहुन्छ मार्नुहुन्छ के के त त्यो मान्छेलाई चिन्छस् को त्यो मान्छे भन् त भन् मलाई त्यो मान्छेको बारेमा अहिले नै पुलिसलाई भन्नुपर्छ नत्र धेरै ढिला हुन्छ समिरा भन् को हो त्यो चिन्छु म त्यसलाई त्यो मान्छेलाई चिन्छु राम्ररी चिन्छु तर त्यो त्यो मान्छेको नाम हजुरलाई भन्यो भने तपाईँले मलाई घृणा गर्नुहुन्छ घृणा मेरो बहिनी माथि बलात्कार भएको छ हेर तेरो मुख र जिउभरि नै दाँत र नङ्का निशान छन् यस्तो अवस्थामा म किन तँलाई घृणा गर्छु किन भन् त किनकि किनकि म माथि बलात्कार कसैले होइन यो यो त होइन तँलाई हल्ला नगर भनेको होइन हिजो जस्तै हाल गरिदिन्छु नि फेरि ओ समिरा कहाँ छ जानु जानुका तिमी हो म हेर्नु न समीरा हेर जानुका यो समीराको कुरा विश्वास नगर है यो केटी ठिक छैन तिमी नहुँदा यो केटीले मलाई यो सम्पर्क राख्ने दबाब दियो र र म विवश भएँ र र के र तिमीले मेरो बहिनीको बलात्कार गर्यौ होइन जानुका मैले मैले के गल्ती गरेको छैन जानुका गल्ती गरेको छैन त्यसो भए किन गल्ती गरेको मान्छे जस्तै डराइराख्नु भएको छ तपाईँ समीरा म तेरो दिदी हुँ त्यसैले तैँले मबाट अवश्य साथ पाउँछस् नडराइकन भन् कि यो योगेशले नै तँलाई यस्तो गरेको हो मेरो फोन दिएछ जानका म त तिम्रो श्रीमान हो म तिमी कसैको केही हुन सक्दैनौ योगेश विश्वास नै र अब त त्यो विश्वास पनि रहेन तिमी र म बिच नडरा नानी विवेकशील मान्छे न डराउँछ न चुप लाग्छ तर जानुका जानुका म म म जेलमा मर्छु जानुका मेरो बहिनीलाई यसरी मारेपछि के तिमी जेलमा मर्छौ भनेर म अझ सोच्न सक्छु कसरी सोच्न सक्दैछौ तिमीले योगेश यो नडरा म छु तेरो साथमा रानी नडरा हामीले पुलिसलाई कम्प्लेन गर्नै पर्छ हेलो पुलिस स्टेसन हजुर मलाई तपाईँको सहयोग चाहियो एउटा बलात्कारको घटना रिपोर्ट गर्नु छ बलात्कार कहाँ र कसको भएको मेरो बहिनीको अनि बलात्कार गर्ने मान्छे मेरो श्रीमान योगेश के रे मेरो बहिनीको बलात्कार गर्ने मान्छे मेरो श्रीमान योगेश र उसको साथी मिलन हो ल ल हामी त्यहाँ दस मिनटमा आइपुग्छौ लोकेसनको लागि यही नम्बरमा फोन गर्दा हुन्छ हुन्छ हजुर नानी त डर मान म छु तेरो साथमा अन्याय र अत्याचारको लागि आवाज उठाउनु पर्छ प्लिज जानुका मैले त त्यो रक्सीको सुरमा एकदम बेहोस भएर बेहोस योगेश कसरी भन्दैछौ बेहोसीमा पशुले पनि यति तल झर्न सक्दैन तिमी त मान्छे थियौ तर मान्छेबाट कति तल झर्न सक्यौ कसरी गर्न सक्यौ तिमीले मेरो बहिनीको बलात्कार कसरी योगेश कसरी कस्तो है सविता योगेश त मानव जातिको नाममा कलङ्के नै हो क्या त्यही त के आयुष हेर न तन्न समीराको दिदीले गलत के हो सही के हो भन्ने कुरा बुझेर आफ्नो श्रीमान विरुद्ध पुलिसलाई रिपोर्ट गरिदिए नि यो त एकदमै राम्रो हो नि हो किन भन त आयुष त्यही त सविता र यसले के पनि देखाउँछ भने नि साथी नराम्रो व्यवहार गर्ने व्यक्तिलाई कहिले छाड्नु हुँदैन चाहे त्यो आफ्नो श्रीमान होस् भाइ होस् या कुनै पनि नातेदार होस् नराम्रो त नराम्रो नै हुन्छ नि होइन साथी त्यसैले आफूले भोगेको कुराको लागि आफू लड्नु पर्छ भनेर जुन कुरा समिराले बुझी र जुन साथ समिराको दिदीले दिइनि त्यस्तै साथ र सहयोग हामी सबैजनाले दिनुपर्छ होला साथी हो नि आयुष फेरि हामी मानव भएर त मानवको जस्तो पो व्यवहार गर्नुपर्छ त पशुको जस्तो व्यवहार गरेर त कहाँ हुन्छ र त्यसरी बलात्कारमा पर्नु भएको साथीहरूलाई त हामीले सहयोग पो पर्छ त हो किन भन न पक्कै पनि हो नि त्यही भएर साथी यस्तो बलात्कार जस्तो जघन्य अपराध गर्ने व्यक्तिहरूलाई त कडा भन्दा कडा सजाय र हुनु पर्छ नि होइन र सविता हो नि आयुष तर त्यस्ता व्यक्तिहरूलाई सजाय दिलाउनको लागि त जो पीडित छ उसले नै आफ्नो अधिकारको लागि त बोल्नु पर्छ होला जस्तो लाग्छ है मलाई त होइन भन्नुहोस् त साथी त्यो त हो नि सविता तर कहिले काहीँ के पनि हुन्छ भने नि पीडितलाई आफ्नो अधिकारको लागि लड्नको लागि कति गाह्रो भइरहेको हुन्छ क्या फेरि पनि त्यो बलात्कार गर्ने व्यक्तिले के गर्छ कि के गर्ला कि भनेर डर भइरहेको अनि आफ्नो नै गल्ती हो कि भनेर आत्मग्लानी पनि भइरहेको छ के त्यही भएर उसले बोले त धेरै राम्रो तर उसले बोलेन भने नि साथी जसले सक्छ उसले उसको लागि बोलिदिनु पर्छ होला लडिदिनु पर्छ होला जसो लाग्छ है मलाई त यो चाहिँ एकदमै राम्रो कुरा गर्यो है आयुष तिमीले हुन पनि हो है साथी काहीँ आफ्नै गल्ती हो वा कुनै किसिमको डरले गर्दा हामी बोलिरहेका हुँदैनौ हो त्यस्तो बेलामा चाहिँ हामीले उहाँहरूको पक्षमा बोलिदिनु पर्छ जस्तो लाग्छ है मलाई हो नि सविता फेरि साथी यस्तै कुरा गर्दाखेरि नि यो बलात्कारको केसहरू त कति धेरै घटिरहेका छन् नि होइन र अब नेपालकै कुरा गर्नु पर्दाखेरि अब पुलिसबाट नै बलात्कार भएको घटना पनि हामी सामु आएको छ र हाम्रो छिमेकी राष्ट्र इन्डियामा पनि बलात्कार गरिसकेपछि अङ्गभङ्ग भएर किशोरीको मृत्यु भएको कुरा पनि बाहिर आएको छ नि होइन र साथी त्यसले गर्दाखेरि साथी म त भन्छु यो बलात्कार गर्ने व्यक्तिहरूलाई छाड्नुहुन्न अवश्य पनि हामीले उनीहरूको विरुद्ध बोलेर न्यायको लागि माग गर्नुपर्छ र साथी हो नि आयुष र यस्तै किसिमको अपराधीहरूलाई सजाय दिलाउनका लागि लागि काठमाडौँको बालुवाटारमा दबाब कार्यक्रम पनि भइरहेको छ नि हो नि र साथी यो दबाब कार्यक्रम किन भइरहेको छ यसको उद्देश्य के हो भनेर जान्नको लागि चाहिँ हामीले दुई तिनजना साथीसँग कुराकानी गरेका थियौँ त्यो कुराकानी नै न हुन्न र साथी ए म जगन्नाथ लामिछाने अनि यो कोलमनिस्ट काठमाडौँ पोस्टसँग होइन अहिले चाहिँ के भने अब महिला जुन किसिमको महिलाहरूमाथि हिंसा भइराखेको छ होइन अब यो हिंसा चाहिँ मौन रहेर बस्ने विषय चाहिँ होइन होइन अनि अब महिला हिंसाको पछाडि महिलाहरूले मात्रै बोलेर पनि हुँदैन किनकि यसको पुरुषको पनि हात छ र यो सबैले हतेमालो गरेर अगाडि बढ्नुपर्नेको विषय हो होइन र कानुनको अगाडि हामी सबै समान छौँ र अर्को राजनैतिक संरक्षण होइन राजनैतिक पार्टीको आस्थाको घरमा अथवा राजनैतिक नेताहरूसँग पहुँचको घरमा अहिले के छ भने अपराधीहरूलाई संरक्षण गरिएको छ पार्टी सबै तर पार्टीभित्रका केही नेताहरू र उनीहरूको मिलेमुतोमा घटनाहरूको प्रमाणहरू नष्ट गरिने अपराधीलाई नै संरक्षण गरिने छ र त्यो हुँदाखेरि एउटा न्यायको लागि हाम्रो मुद्दा भयो र अर्को कानुनी शासनको चाहिँ यहाँ अब प्रत्याभूति हुनुपर्छ भन्ने हो युवा भनेको के भने अब हामी त धेरै वर्ष बाँच्नु छ एउटा कानुनी शासन बन्यो एउटा न्यायको प्रत्याभूति भयो भने हामी अझ प्रोडक्टिभ जीवन चाहिँ बाँच्न सक्छौँ अझ ह्याप्पी जीवन बाँच्न सक्छौँ अझ क्रिएटिभ जीवन बाँच्न सक्छौँ भन्ने हो र त्यो बनाउनको लागि त अब हामी युवा आजैबाट लाग्नु पऱ्यो नि म अनिता थापा अहिले सम्भावना भन्ने संस्थामा काम गर्छौँ हामी युवा अब खै के हो है प्रोटेस्टमा जान अलिकति लाज मान्ने चलन पनि छ हाम्रो मानसिकता पनि छ अर्को चाहिँ अघि मैले भने जस्तै आफूलाई नपरिकन चाहिँ नबोल्ने अहिलेसम्मको हाम्रो ट्रेन्ड अर्को चाहिँ दुई तिनजना भाइहरू हिजो हाम्रो यो घटना के हो त हामी आन्दोलन किन गरिरहेको छौँ भन्ने बारेमा पर्चा बनाएर बाँड्न जानुभएकोमा मलाई एकदमै दुःख लागेको चाहिँ यो किशोर किशोरी अथवा युवतीहरूले चाहिँ पर्चा फाडिदिएर यो अर्को एउटा बलात्कारको घटना त रहेछ नि भनेर जसरी भन्नुभयो भन्नेको सुन्यो त्यसले चाहिँ मलाई एकदमै दुःखी बनायो किनभने अब हामी हामीलाई रेप भएको छैन भन्दैमा हामी सुरक्षित चाहिँ छैनौँ भन्ने कुरा चाहिँ उहाँले पनि बुझ्नुपर्छ र जुन भाइले भाइको पर्चा फाडिएको थियो उहाँले लेख्नुभएको चाहिँ भोलि उहाँलाई कसैले बलात्कार गरे र त्यो बलात्कार गर्ने मान्छेको चाहिँ ठुलै राजनैतिक छ भने उहाँको लागि कसले बोल्ने भन्ने क्वेसन समेत छ कि मेरो नाम चाहिँ प्रविन लिम्बू हो म अहिले रिसर्चर हो हजुर अहिले चाहिँ नि सबैजनाले मिडियाबाट पनि थाहा पाइराख्नु भएको होला सरस्वती सुवेदी सीता राई अनि छोरीमाया महर्जनको जुन केसहरू त्यो चाहिँ नि महिलामाथिको हिंसा अनि न्याय प्राप्तिको लागिको एउटा लडाइँ नै हो त्यसको लागि चाहिँ नि म उपस्थित हुने गर्छु त्यहाँ मेरो विचारमा यो दिनदिनै घटिरहेको छ भन्नाले यो अहिले मात्र भइरहेको कुरा होइन यो पहिलादेखि नै भइरहेको कुरा हो यो अहिले बढी चाहिँ नि मान्छेहरूलाई थाहा हुने गरेको छ र अलि सार्वजनिक पनि गरेको हुनाले गर्दाखेरि अलिक बढी मात्रामा भयो जस्तो लागेको हुनसक्छ तर मेरो विचारमा यो रेप बलात्कार भन्ने जस्ता घटनाहरू चाहिँ नि मान्छेको मनस्थितिको कारणले गर्दाखेरि हुन्छ जस्तो लाग्छ अब मान्छेको त्यो आफू अलि शक्तिशाली छु म अर्कोलाई दबाउन सक्छु भन्ने त्यो जुन आफ्नो मानसपटलमा भएको कुरा चाहिँ जब मान्छेले आफ्नो कार्य मार्फत देखाउँछ सबैभन्दा एकदमै नराम्रो वेमा देखाउने माध्यमहरू मध्ये चाहिँ एउटा बलात्कार पनि हो जस्तो लाग्छ यसमा चाहिँ कस्तो हो भनेदेखि बलात्कार भन्ने कुरा केवल नारीलाई मात्र हुने अथवा अरूलाई मात्र हुन्छ भनेर सोच्ने होइन यो जसलाई पनि हुन सक्छ हामीले पनि कुनै न कुनै वेमा यसमा चाहिँ अरूलाई आफूलाई थाहा भएको कुरा आफ्ना साथीहरू छर्छिने आफ्नो सक्दो प्रयासबाट यो सूचनालाई यदि प्रभावित गऱ्यौँ भने अवश्य पनि हामीले केही राम्रो काम गर्न सक्छौँ जस्तो लाग्छ यस्ता घटनाहरू घट्न नदिनको लागि जस्तै अहिले यो अलबाट धर्नामै पनि जसमा दिनको एटलिस्ट एक घन्टा अथवा दुई घन्टा भए पनि त्यहाँ गएर आफ्नो उपस्थिति जनाएरै भए पनि यसमा केही हिसाबले यो पोलिसीहरूमा चेन्ज ल्याउनको लागि हामीले सहयोग पुर्याउन सक्छौँ जस्तो लाग्छ युवाको हिसाबले म चाहिँ पुकार बम मेरो पर्मानेन्ट घर चाहिँ धनगढी हो सुदूरपश्चिम म चाहिँ एउटा डिएसडब्ल्युको स्टुडेन्ट हो अब यस्तो छ मेरो इन्डिभिजुअल के छ भनेपछि खास मेरो पनि दिदीबहिनीहरू छ अनि यस्तो कुराहरू चाहिँ पछि आएर मेरो दिदीबहिनी मेरो भान्जी भान्जीहरू होइन त्यस्तो जे मेरो अब फिमेल रिलेटिभ्सहरू थुप्रै छ यस्तो केसहरू उनीहरूले पनि हुनसक्छ अनि म अहिले नबोलिदियो भने मेरो लागि पछि उनी कसरी पनि बोल्दैन भन्ने खास मेन चाहिँ के हो अनि जति मेलहरू अवेरने अवेर भयो जस्तै म युथहरू भयो होइन के वुमेनले रेस्पेक्ट गर्नेदेखि लिएर उनीहरूको राइटहरू बुझ्ने अनि त्यस्तो कुराहरू चाहिँ अझै वुमेनभन्दा पनि मेनले अझै बढी पार्टिसिपेट भइदियो भने यस्तो केसहरू चाहिँ अब एलिमेट या त हुन्छ नि रेड्युस हुनसक्छ अब ल नै चेन्ज गर्ने कि अझै अझै सशक्त अलिक कडा गर्ने प्लस जति पनि अब यो सोसियल मिडियाहरू अनि तपाईँको मिडियाहरू रेडियो एफएममा चाहिँ म्याक्सिमम् यो यो सम्बन्धी युथहरूलाई के अझ युथ प्लस तपाईँको एट नाइन टेनमा चाहिँ सिलेबसदेखि नै तपाईँहरूको चाहिँ यो स्कुल लेभल हुन्छ नि प्राइमेरी लेभलदेखि यो बारे चाहिँ एकदम अवेरनेस एकदम म्यासिभ अवेरनेस जानुपर्छ कि सानसानो इस्यु छ भने पनि त्यसलाई अब रिपोर्ट गर्नेदेखि लिएर अब सानो आफ्नो नाइबरमा त्यसो भएपछि चुप नलागिदिने इग्नोरेन्ट नहुने त्यस्तो कुराहरूलाई इस्युमा उठाउने जस्तो अब साथीसँग मनको कुराहरूको ग्रुपहरू धेरै छ त्यसोमा साथीहरूले के सानो पनि एउटा वुमेनसँग रिलेटेड या त कुनै पनि त्यस्तो भाइलेन्स छ भने चाहिँ रिपोर्ट गर्ने छलफल गर्ने त्यसैले हामी युवा भनेको चाहिँ सानो त्यो कुनै पनि यस्तो हिंसा छ भने चाहिँ त्यो इस्युलाई ठुलो नै मानेर उठाएर चाहिँ एकदम कन्टिन्युसली चाहिँ अब प्रेसर चाहिँ दिइराख्नुपर्छ कि तपाईँको पक्कै पनि हो नि साथी उहाँहरूले भन्नुभएको जस्तै यस्तो घटना त म एकजनाको अथवा अर्को एकजनाको मात्रै होइन यो त हामी सबैलाई पर्ने घटना हो नि हो कि भन्नुहोस् न हो नि फेरि साथीहरूको कुरा सुन्दाखेरि त मलाई के पो लाग्यो भने नि साथी हामी युवाहरू युथहरूको रिस्पोन्सिबिलिटी दायित्व झनै बढेको छ क्या र आफ्नो गाउँठाउँमा कसैमाथि यस्तो किसिमको घटना घटेको छ भने त साथ र सहयोग गर्ने अपराधीलाई सजाय दिलाउन पनि मदत गर्ने हो कि होइन भन्नुहोस् त साथी पक्कै पनि हो नि आयुष त्यही भएर नि साथी जसरी यहाँ एकजनाको लागि सबैजनाले साथ दिइरहनु भएको छ त्यसरी नै सबैजनाले आ आफ्नो तरिकाले आ आफ्नो ठाउँबाट साथ दिने हो भने त अपराधीहरूले सजाय पनि पाउने थिए र त्यस्ता अपराध गर्ने मान्छेहरूको मनोबल पनि त घट्ने थियो नि होइन त साथी फेरि साथी हाम्रो देशको मुलुकी एन अन्तर्गत बलात्कारको केसमा विभिन्न किसिमको सजायको व्यवस्था पनि त गरिएको छ नि जस्तो कि हेर्नुहोस् त चौध वर्ष मुनिको बालिकालाई बलात्कार गरिएको छ भने चाहिँ छ वर्षदेखि दस वर्ष अमलको सजायको व्यवस्था पनि गरिएको छ त्यसै गरी नि साथी चौध वर्ष भन्दा माथिको कोही बलात्कार भएको छ भने चाहिँ तिन वर्षदेखि पाँच वर्षसम्मको सजाय पनि तोकिएको छ त्यसै गरी नि साथी बलात्कार गर्न सघाउने र गर्न खोज्नेलाई चाहिँ दुई वर्षको सजाय तोकिएको छ भने चौध वर्ष मुनिको बालिकाको लागि बलात्कार गर्न सघाउने र गर्न खोज्नेलाई चाहिँ चार वर्षको सजायको व्यवस्था पनि गरिएको छ है र फ्रेन्ड बलात्कार गर्नको लागि उक्साउने मान्छेलाई पनि सजायको व्यवस्था छ जस्तो कि तीन वर्षदेखि पाँच वर्षसम्मको सजायको व्यवस्था हाम्रो कानुनमा तोकिएको छ त्यसै गरी नि साथी हार नाता करणी यानि कि आफ्नै रगतको नातामा कसैले बलात्कार गर्छ भने माथि भनेको सजायको दुई गुणा बढी हुनेछ भनेर पनि तोकिएको छ है त्यही भएर नि साथी हाम्रो देशमा यति धेरै सजायको व्यवस्था हुँदा हुँदै पनि किन चुप लागेर बस्ने त हो किन भन त आयुष हो नि फेरि साथी यदि तपाईँ पनि बलात्कारको घटनामा भयो भने चाहिँ दुई तिनवटा कुरा चाहिँ याद गर्नुपर्छ होला है सबैभन्दा ठुलो कुरा चाहिँ बलात्कार हुनु भनेको तपाईँको गल्ती कदापि होइन यसबारे चुप नलाइकन विश्वासिलो पात्रलाई घटना बारे भन्नु पर्छ र अर्को कुरा नि साथी घटना हुँदा आफूले लगेको लुगाहरूलाई चाहिँ सुरक्षित साथ राख्ने र ढिला नगरी पुलिसलाई रिपोर्ट पनि गर्न जानु पर्छ होला र अर्को महत्त्वपूर्ण कुरा भनेको नि साथी कहिले अनुसन्धानको क्रममा अनुसन्धान धेरै लम्बिनु पनि सक्छ त्यसै गर्दाखेरि घटनाको सत्य तथ्य विवरण के हो भनेर चाहिँ आफूले टिपोर्ट गरेर लेखेर राख्नुभयो भने चाहिँ अनुसन्धान गर्दाखेरि धेरै मद्दत पनि पुग्छ नि होइन सविता पक्कै पनि हो नि आयुष अँ फेरि सविता मलाई के पनि लाग्छ भने नि यति धेरै सजायको व्यवस्था पनि छ धेरैजनालाई ज्ञान पनि छ क्या के गर्ने भनेर तर पनि किन अपराधीहरूले सजाय पाउँदैनन् होला है त्यही त के है आयुष सायद पीडितले नबोलेर वा डर त्रासले गर्दा पो हो कि वा के हो त बरु यो कुरा मलाई सोध्नु भन्दा पनि नि सविता हाम्रो साथीलाई एसएमएस पोल प्रश्न मार्फत पो सोध्ने हो कि के कसो साथी आफै भन्नुहोस् त यति धेरै सजायको व्यवस्था भएर पनि किन अपराधीले सजाय पाउँदैनन् होला प्रश्न फेरि एकचोटि यति धेरै सजायको व्यवस्था भएर पनि किन अपराधीले सजाय पाउँदैनन् होला जसका लागि अप्सनहरू रहेका छन् अप्सन ए पीडितले नबोलेर अप्सन बी कानुनी व्यवस्थाको बारेमा जानकारी नभएर र अप्सन सी बेजित हुने डरले र फ्रेन्ड तपाईँलाई लागेको मत पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छाडेर आफूलाई लागेको अप्सन ए बी वा सी लेखेर पठाउनुहोस् सात शून्य सात शून्य सत्तरी सत्तरीमा हो है साथी किनकि हामी जिम्मेवार युवा हौ र हामी तपाईँको मत कुरेर बसिरहनेछौँ होइन त आयुष पक्कै पनि हो नि र साथी मलाई के लाग्छ भने नि अपराधीलाई सजाय भएन भनेर टुलु बस्नु भन्दा पनि नि अपराधीलाई सजाय दिलाउनको लागि त हामी सबैजनाको जिम्मेवारी हुन्छ जस्तो लाग्छ है मलाई त हो नि आयुष र त्यो सँगसँगै बलात्कारबाट कसरी बस्न सकिन्छ वा कस्तो ठाउँमा हुन सक्छ भनेर हामी युवा भएको नाताले आ आफ्नो गाउँ ठाउँमा यो यौन दुर्व्यवहार र बलात्कारको बारेमा जानकारी फैलाउन पनि त सकिन्छ नि हो किन भन्नुहोस् त साथी पक्कै पनि हो नि र फ्रेन्ड एउटा कुरा चाहिँ के भन्न मलाई भने नि आफ्नो लागि बोलौ र आफ्नो लागि बोल्न चाहिँ डराउनु हुन्न है हो नि र आयुष मलाई त त्यस्तो अपराध गर्ने मान्छेहरूलाई पनि के भन्न मन लाग्यो बी ह्युमन नट डेमन यानि कि मानव हौ भने मानव भएर बाँच राक्षस हुन नखोज हो नि सविता यो सँगसँगै मलाई त आफूमाथि यस्तो घटनाहरू घट्न लाग्यो भने कसरी आफूलाई बचाउन सकिन्छ भनेर डिफेन्स मेकानिजम यानि कि प्रतिकार कसरी गर्ने भन्ने खाले जानकारी पनि आफूसँग भयो भने यस्ता घटनाहरूबाट बच्न सजिलो हुन्छ जस्तो लाग्छ है साथी हो नि यस्ता दुर्व्यवहारका घटनाहरूबाट बच्नको लागि त साथी आफू सकेसम्म रातिमा एक्लै हिँड्दै नहिँड्ने यदि हिँड्नै छ भने पनि आफ्नो एकदमै विश्वासिलो मान्छेको साथ लागेर हिँड्ने र तपाईँले चिन्दै नचिनेको मान्छेले काहीँ जाउँ कतै बसेर चिया खाइहालौँ न भन्दाखेरि नखाने उहाँहरूबाट टाढा भाग्ने अथवा आफ्नो साथीलाई लिएर पनि जान सकिन्छ नि पके पनि हो नि त्यसै गरी कराएर कुटेर भागेर पनि हामी आफूलाई बचाउन सक्छौँ जस्तो लाग्छ है मलाई त हो साथी बरु आयुष यही कुरा नै आजको भोइसेस अफ युथमा सोधौँ है त हाम्रो साथीलाई ल ल साथी कान ठाडो ठाडो गरेर सुन्नुहोस् है त यो हप्ताको भोइसेस अफ युथ प्रश्न बलात्कार तथा यौन दुर्व्यवहार जस्ता घटनाहरूलाई कसरी रोक्न सकिन्छ होला प्रश्न फेरि एकचोटि बलात्कार तथा यौन दुर्व्यवहार जस्ता घटनाहरूलाई कसरी रोक्न सकिन्छ र तपाईँलाई लागेको विचारहरू पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर एउटा खाली ठाउँ दिएर आफ्नो विचारहरू लेखेर पठाउन सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने टोल फ्री एसएमएस नम्बर चार चार शून्य शून्यमा a little bit of more. So lift a pity off more. Sukabani Hilton, Kinaman is mine, is mine. It's the Vinata Gagadaga, Mama, Mama, Mama, Mama, कसैको केही मोल छैन कसैलाई त फेरि कसैको केही वास्तै छैन धरती तक सबको साझा हो साझा हो ए साथीसँग मनको कुरामा चिठी आयो है आयो आयो आयो चिठी आयो मेरो कुल फ्रेन्डहरू तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँको साथमा छौ तपाईँको बेस्ट फ्रेन्ड आयुष र सविता साथी तपाईँले गएको हप्ता छ सय भागको कार्यक्रम सुन्नु भएको थियो कि थिएन होइन सविता साथीको चिठी इमेल एसएमएस नपठिकन के हाजिरी जवाब प्रश्न सोधे अब साथीलाई पक्कै पनि सुन्नु भयो होला नि हाम्रो छ सय एपिसोड होइन त मेरो कुल कुल फ्रेन्ड अब मैले साथीले सुन्नु भएको छैन भनेर त कहाँ भनेको र आयुष मैले त हाम्रो कुनै साथीले केही भएर सुन्न छुटाउनु भएको हो कि भनेर पो सोधेको त तिमी पनि यत्तिकै रिसाउँछौ भने ल ल त्यसो भए चाहिँ तर यो कुरा चाहिँ तिमीले किन सोधेको फेरि भन त सविता किन हुनु नि आयुष गएको हप्ताको कार्यक्रममा सबिन र कलाले एकजना साथीको समस्या पढेको थियो नि याद आयो तिमीलाई याद त छ नि तर किन सोधेको भनेर प्रश्न पार भनेको नि तिमीलाई ल ल भनिहाल्छु नि आयुष तर आयुष त्यो भन्दा पहिला साथीको समस्या नै सुनौ न हुँदैन ल ल सुनौ है त साथी हामीले गएको हप्ता प्रसारण गरेको समस्या तपाईँको प्यारी साथी कलाको स्वरमा एकजना मान्छेले एउटा युवती र उसको परिवारलाई ब्ल्याकमेल गर्दैछ त्यो मान्छेको विवाह भइसकेको छ तर पनि त्यसले त्यो युवतीसँग सम्बन्ध राख्यो सम्बन्धको क्रममा उसँग त्यो युवतीको विभिन्न नग्न तस्विरहरू पनि खिचेको रहेछ जुन तस्विर सार्वजनिक गरिदिन्छु भनेर ऊ त्यो युवती र उसको परिवारलाई धम्की दिन्छ अहिले त साथी त्यो मान्छेले त्यो युवतीको बहिनीलाई पनि आफ्नो बसमा पार्न खोज्दैछ उसको परिवारले केही पनि गर्न सक्दैन किनकि त्यो मान्छे धनी छ र उसले विभिन्न ग्याङको मान्छेलाई पनि चिन्छ र सुरक्षा कर्मीहरू पनि त्यो मान्छेको साथी हो अब भन्नुहोस् कसरी त्यो युवतीलाई न्याय दिन सकिन्छ साथी समस्या त सुनिहाल्नु भयो र यसको बारेमा सबिन र कलाले चर्चा अनि सरसल्लाह पनि दिएका थिए नि तर साथी अचम्म लाग्ने कुरा के छ भने नि कलाको बहिनीलाई पनि ठ्याक्कै यस्तै समस्या परेको रहेछ क्या हो र oh अनि अनि नि आयुष कलाले आफ्नो बहिनीको यस्तो समस्या छ भनेर थाहा पाउने बित्तिकै आफ्नो बहिनीलाई पहिला त सम्झायो डराउनु हुँदैन भनेर अनि पुलिस केस गरेर केटालाई समातेर जेलमा एक दिन भरि राख्यो नि यो कुरा त मलाई कलाले पनि भनेको थियो क्या सविता अनि पछि केटालाई कागजात गराएर फेरि कुनै किसिमको नराम्रो कुरा भेट्यो भने सात वर्ष जेल हालिदिन्छु भनेर पनि कागज पत्र गराएको रहेछन् होइन हो नि आयुष त्यही भएर नि साथी किन डराउनु सहायता गर्ने हात त जति पनि छन् नि त्यसमाथि कानुन छ अनि के को डर हो किन भन्नु न ठिक भने सविता तिमीले र यो कलाले गरेको काम हाम्रो साथीहरूलाई पनि सुनाएर तिमीले एकदमै मजाको काम गरे थाहा छ सायद साथीलाई पनि पक्कै पनि राम्रो लाग्यो होला होइन मेरो कुर्कुर फ्रेन्ड आयुष के भयो किन चुप लागेर बसेको तिमी चुप लागेर बसेको रे अघिदेखि बोलिरहेको छु तिम्रो कानमा प्रब्लम छ कि क्या हो तिम्रो एउटा कुरा सुनाउँछु भनेको सुनौ कि नसुनाउ भइरहेछ क्या सुनाउ न त आयुष त्यही एउटा कुरा सुनाउनलाई पनि मलाई सोधिराख्नु पर्छ त ल ल म सुनाउँछु है त अब मैले भन्न लागेको कुरा के भने नि मेरो कुलकुल फ्रेन्ड हामी यसो डङ्ग परेर यहाँ बसेर यो कार्यक्रम सुनिरहेका हुन्छौँ तपाईँलाई सुनाइरहेका हुन्छौँ र खुसीले बुरुक बुरुक उफ्रिरहेका हुन्छौँ क्या अरे आयुष तिमी पनि के भएको होला साथीलाई धेरै जिज्ञासा नबनाउ न भनिदेऊ न बरु त्यो खुसीले बुरुक बुरुक उफ्रिने कुरा के हो भनेर होइन त साथी <laughs> यो कुरा सुनेर त हाम्रो साथी पनि बुरुक बुरुक उफ्रिनु हुन्छ क्या बरु साथी अब यो बुरुक बुरुक उफ्रिने कुरा के हो भनेर सोच्दै हुनुहुन्छ भने नि साथी अब हेर्नुहोस् है साथी यो न्यु इयरको एपिसोडदेखि चाहिँ हामी नयाँ नयाँ काम गर्दैछौँ क्या त्यसै गर्दाखेरि हामीले एसएमएस इमेल चिठीबाट एकजना साथीलाई चुज गरेर चयन गरेर एक सय रुपियाँको रिचार्ज कार्ड पठाउने विचार गरेका छौँ क्या कस्तो लाग्यो त कुरा ए त्यस्तो पो कुरा तर नि साथी जे जस्तो म्यासेज पठाए पनि सय रुपियाँको रिचार्ज कार्ड पाइन्छ भनेर चाहिँ नसोच्नु होला नि किनकि जसको म्यासेज कार्यक्रमलाई राम्रो बनाउनको लागि वा भनौ न कुनै किसिमको सकारात्मक सुझाव पठाउनु हुने साथीलाई मात्र हामी यो सय रुपियाँको रिचार्ज कार्ड पठाउँछौ है साथी हो नि बरु साथी कस्तो खाले प्रतिक्रिया पठायो भने चाहिँ रिचार्ज कार्ड पाइन्छ भनेर तपाईँको मनमा यो बुरुक बुरुक हुन्छ नि कुराहरू उम्रिरहेको छ भने चाहिँ हामी पढेर गरेर सुनाइहाल्छौ है त हो नि साथी बरु आयुष पढिहाल न हाम्रो सय रुपियाँको रिचार्ज कार्ड पाउन सफल हुनुभएको साथीको म्यासेज ल ल अँ यो विजय साथीले लेख्नु भएको छ सर्वप्रथम त साथीसँग मनका कुरा छ सय भागमा पुगेकोमा शुभकामना छ र अझै अगाडि बढ्दै जाओस् र उहाँ लेख्नुहुन्छ आज प्रसारण भएको प्रेम कथा मलाई ठिक लागेन किनकि दस कक्षा जस्तो महत्वपूर्ण समयमा प्रेम गरेर भोलिको दिनहरूमा कति प्रगति गर्न सकिन्छ होला हाम्रो जस्तो देशमा नयाँ प्रविधिको दुरुपयोग गर्यो भने उपलब्धि के होला तपाईँहरूले यस्तो कार्यक्रम बनाउँदा आफ्नो खुट्टामा उभिन सक्ने भएपछि माथिल्लो कक्षामा पुगेपछि मात्र प्रेम गर्नुपर्छ भनेर कार्यक्रम बनाउनु पर्छ होला है क्या नौ दस कक्षामा त पढ्नु पर्छ भविष्य निर्माण गर्नुपर्छ भन्ने मलाई लागेको छ आफ्नो भविष्य बिगार्नु हुन्न भनेर आजको किशोर किशोरीलाई सुध्रिनको लागि आग्रह गर्न चाहन्छु भनेर उहाँले लेख्नु भएको छ र यो मेसेज भनिसकेपछि पठाउनु हुने साथी त पक्कै पनि खुसीले बुरुक बुरुक उफ्रिनु भयो होला है आयुष त्यही भएर उहाँलाई अझै खुसी बनाउनको लागि उहाँको नाम नै भनिदिने पो हो कि आयुष भइहाल्छ नि बरु साथी तपाईँको नाम घोषणा हुनु साथै मजाले बुरुक बुरुक उफ्रिनेछ है त अनि विजय साथी हुनुहुन्छ ठुला छाप चार ओखल ढुङ्गाको साथी विनोद कार्की साथी विनोदलाई र तपाईँ पनि सय रुपियाँको रिचार्ज कार्ड जित्न चाहनुहुन्छ भने चाहिँ हामीलाई इमेल एसएमएस अनि चिठी पत्र त फर पठाइहाल्नुहोस् है पक्कै पनि लेख्नुहुन्छ नि होइन साथी किनकि हरेक हप्ता हामी सय रुपियाँको रिचार्ज कार्ड विजय साथीलाई पठाउने विचारमा छौँ र फेरि पनि साथी विनोदलाई धेरै धेरै बधाई छ है ए यहाँ सुन न पुग्यो तिमीलाई पुग्यो छैन नि आयुष पुगेकै त्यही त मलाई पनि पुगेको छैन क्या अब साथी के पुगेको छैन भनेर सोच्दै हुनुहुन्छ हामी खाएर बसेका छैनौँ क्या हेर्नुहोस् न तपाईँहरूसँग गफ गर्न पुगेको छैन क्या है है सविता हो भन्या साथी कुरा गरे त पुगेकै थिएन तर के गर्नु जानु त परिहाल्यो होइन र आयुष हो नि तर जानु भन्दा अगाडि चाहिँ एकदमै जरुरी सूचना चाहिँ दिन चाहन्छौ साथी जरुरी सूचना रे के हो अब यो जरुरी सूचना चाहिँ के हो भने साथी हामीले जहाँ त्यही रेपको घटनाहरूको बारेमा सुनिरहेका छौँ त्यही भएर आफूलाई सुरक्षित राख्नु होला भनेर चाहिँ भन्न चाहन्छौँ र यदि कुनै घटनाहरू घटेको छ भने चाहिँ चुप लागेर बस्ने र ह्या हाम्रो सरकारको विषय होइन भनेर बस्नु भन्दा पनि बलात्कार भएको व्यक्तिलाई सहयोग गर्ने र बलात्कारीलाई सजाय तर्फ चाहिँ हामी लाग्नु पर्छ होला होइ साथी त्यही भएर आफूलाई सुरक्षित राख्नु होला भन्दै हाम्रो कार्यक्रमको ठेगाना नै दिन चाहन्छौ है त र हामीलाई चिठी पठाउने ठेगाना रहेको छ साथी आयुष र सविता कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर एक एक आठ सात काठमाडौँ नेपाल वा पोस्ट बक्स नम्बर एक एक आठ ललितपुर नेपाल त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ सिडब्लु सिडब्लुएफआरआइएनडिएस एट हटमेल डट कम त्यो केही गरेर हाम्रो कार्यक्रम सुन्न छुटाउनु भएको छ भने चाहिँ नो वरिज है साथी किनकि W W W dot SSMK dot ओआरजीमा गएर पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुन्छ र छिटो छिटो एसएमएस गर्नको लागि मोबाइलको मेसेज बक्समा गएर एसएसएमके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको कुराहरू वा समस्याहरू लेखेर पठाउन सक्नुहुन्छ सत्तरी सत्तरीमा भन्दै तपाईँकै प्यारो कार्यक्रम साथीसँग मनका कुरासँगै तपाईँकै प्यारा साथी कला सबिन र म तपाईँलाई नै धेरै माया गर्ने तपाईँकै प्यारी साथी सविता र म तपाईँको आफ्नै कुल कुल साथी आयुष पनि बिदा चाहन्छु नमस्ते बाई बाई